1.6 MHz. रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा कार्यक्रम भिजन भेटको प्रतीक्षामा रहनुहुने तपाईँ सम्पूर्ण साहित्य तथा कला प्रेमी श्रोताहरूमा हार्दिक नमस्कार म मदन भण्डारी आज पनि कार्यक्रम भिजन भेट लिएर उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ हामी तपाईँहरू समक्ष दस बजीसम्म रहन्छौँ श्रोता कार्यक्रम भिजन भेटमा हरेक साता यसै समयमा हामी कला तथा साहित्यसँग जोडिनुभएका एकजना पाहुनासँग भलाकुसारी गर्नेछौँ आज मसँग युवा साहित्यकार मिलन सङ्ग्रौला हुनुहुन्छ मिलन सङ्ग्रौलाको छियाटगल कथा सङ्ग्रह अनि त्यस्तै गरेर पर्पला उपन्यास पाठक समक्ष आइसकेको छ र विभिन्न पत्र पत्रिकामा विभिन्न लेख तथा फुटकर कथाहरू प्रकाशित भइसकेका छन् पिर्तामोड झापा उहाँको घर हो काठमाडौँ बस्नुहुन्छ उहाँ शिक्षण पेसामा आबद्ध हुनुहुन्छ मिलन सङ्ग्रौलाजीको साहित्यिक यात्राको बारेमा र आगामी योजनाको बारेमा हामी छोटो मिठो कार्यक्रममा कुराकानी गर्नेछौँ कार्यक्रम भिजन भेट सुन्दै रहनुहोला रेडियो भिजनमा म पनि कुराकानी जोड्नेछु अब मिलन सङ्ग्रौलाजीसँग उहाँ अहिले मेरो काडी हुनुहुन्छ स्टुडियोमा हुनुहुन्छ मिलनजी कार्यक्रम भिजन भेटमा तपाईँलाई स्वागत छ धेरै धन्यवाद मदनजी केमा व्यस्त हुनुहुन्छ हिजो आज अहिले म काठमाडौँमै छु म मेरो पेसालाई अध्यापन र लेखन दुवैमा म व्यस्त छु अहिले भिजन भेटमा आजको कोसेली तपाईँको साहित्यिक यात्रा नै हुनेछ हाम्रो श्रोताहरूको लागि अनि हाम्रो लागि पनि हजुर च्याटगल कथा सङ्ग्रह पर्पला उपन्यास हजुर अबको मिलन सङ्ग्रौलाको भेट अबको मिलन सङ्ग्रौलाको कोसेली के होला पाठकलाई अब मेरो अर्को उपन्यासकै तयारीमा छु म हजुर हजुर अहिले लेखनको लगभग मध्य क्रममा पुगेको छ अर्को वर्ष छयत्तर सालमा मेरो प्रकाशनको तयारीमा रहेको छ स्याटगल कथा सङ्ग्रह अनि तपाईँ त्यसपछि पर्पला हजुर उपन्यासतर्फ लाग्नुभयो हजुर यो थोरै टर्निङ पोइन्ट कस्तो रह्यो यस यहाँ थोरै बताइदिनुहोस् न अब सबै लेखक झैँ मैले पनि अब सुरुमा त कविताबाट आफ्नै लेखन यात्रा सुरु गरेको थिएँ हजुर हजुर तर अब आख्यानले चाहिँ मलाई अलिकति बढी तान्यो त्यसको कारण चाहिँ मेरो बुवा पनि आख्यानकार उपन्यासकार हजुर अनि सानैदेखि अब बुवाका पनि किताब पढ्ने अरू बुवाले पनि उपन्यासहरू बढी जसो घरमा ल्याउनुहुन्थ्यो अनि बुवाको उपन्यासहरू पनि म साफी गर्नको लागि बुवाले मलाई सहयोग माग्नुहुन्थ्यो अनि त्यो गर्दा गर्दा चाहिँ मलाई चाहिँ रस अब आख्यानतिर बढी भिजियो त्यस त्यसपछि अनि कथा लेखनको यात्रा सुरु भयो मैले आख्यानमा पहिलो कथाबाटै मैले सुरु गरेँ अनि कथाहरू लेख्दै जाँदाखेरि कथाहरू लगभग पन्ध्रवटा कथा लेखिसकेपछि अब सङ्ग्रहको रूपमा त्यसलाई दिन सकिन्छ भनेर च्याडगल कथा सङ्ग्रह प्रकाशित भयो दुई हजार सत्तरी सत्तरी सालमा हजुर त्यस त्यस पश्चात अब अलिकति कथामा लेख्दै गर्दाखेरि अझै अब आख्यानको चाहिँ अझै वृहत जहाँ चाहिँ आफूले बढी पोखिन पाइन्छ मजाले चल्न खेल्न पाइन्छ पात्रहरूलाई चाहिँ आफू मार्फत धेरै कोणहरूबाट चाहिँ अब उ गर्न पाइन्छ प्रस्तुति प्रस्तुति गर्न पाइन्छ अनि पहिलेदेखि उपन्यास एकदम मनपर्ने <laughs> एउटा उपन्यास अब लेख्नको लागि एकदम हुटुटी पनि जाएको अब <laughs> कथा पछाडि उपन्यासमा त्यस पश्चात चाहिँ अब उपन्यास लेखन सुरु भयो र पर्वला त्यस पश्चात म लेख्न सुरु गरेँ त्यसपछि पर्वलाई आयो हजुर अब पछिल्लो समयमा के देखिन्छ भने मिलनजी धेरैजनाले प्रेम नै बढी लेख्न रुचाउनुहुन्छ हजुर अनि तपाईँले पनि यही सब्जेक्टलाई <laughs> हजुर चुज गर्नुभएको छ हजुर आउने उपन्यास चाहिँ थोरै फरक छ कि थोरै यस विषयमा पनि थोरै बताइदिनुहोस् न यो प्रेमसँगको प्रेम तपाईँको बढिराखेको छ यस्तो छ अब जहाँसम्म प्रेम लेखिने भन्ने कुरा छ अब आफूले देखे भोगेको र आफू नजिक भएको विषयमा नै पखिन बढी सहज हुन्छ छन् त सबैमा प्रेम नै हुन्छ मैले यो विशेष नै युवा युवतीको प्रेम त युवा युवती अहिले जुन अब जस्तो प्रेम र जुन सामाजिक दायित्व आउँछ हजुर त्यो सँगसँगै हामीले लिएर जानुपर्छ प्रेम भन्दैमा अब पुरै अब प्रेमको कच्चा एउटा स्वरूप मात्रै चित्रण मात्र होइन त्यसका पनि धेरै सामाजिक पक्षहरू हुन्छन् मनो मनोवैज्ञानिक पक्षहरू हुन्छन् ती कुराहरूलाई पनि समेट्नुपर्छ हामीले प्रेम लेख्दाखेरि हजुर हजुर र अब यसले अब आगामी उपन्यास पनि अब केन्द्र त प्रेमै हुन्छ तर त्यो सँगसँगै अलिकति फरक आयामहरू पनि त्यसमा आउँछन् अब सामाजिक आयामहरू सङ्घर्षका कुराहरू र युवा पुस्तालाई चाहिँ धेरै कुराले जुन उनीहरूको एउटा जीवन सङ्घर्षमा क्यारियर डेभलपमेन्टमा त्यो कुराहरू पनि हामीले ल्याएर प्रेम त अब सबैले गर्छन् प्रेम छ सबैमा तर अलिकति भिन्नै कथा पनि त्यसमा जोडेर ल्याउन सकियो भने चाहिँ त्यो सोचेर अहिले नयाँ उपन्यासमा मेरो कलम चलाइरहेको छु प्रेममा जितेकाहरूलाई उत्साह त छँदैछ हारेकाहरूलाई पनि जितको अनुभूति गराउने उपन्यास आउनु पर्यो होइन हजुर हजुर अब यो थोरै के छ भने हिजो आज अलिकति अब प्रेममै हामी छौँ अनि विशेष चाहिँ युवा युवतीको प्रेमलाई नै अलिक बढी उपन्यासहरूमा पनि देख्न पाइराखेको छ हजुर पढ्ने फेरि स्कुल कलेजकै विद्यार्थीहरूले हो होइन हजुर हजुर अनि स्कुल कलेजकै विद्यार्थीहरूको चाहिँ वरिपरि घुमेर सङ्ग्रह निकालियो भने हजुर साथी सङ्गीमा सामाजिक सञ्जालमा छिट्टै चर्चा कमाइने लोकप्रिय पनि छिट्टै हुने बिक्ने पनि धेरै हजुर भनेर पो यो प्रेमतिर अहिले धेरैजना लेखकहरू लाग्नु भएको हो कि हजुर लेखक लेखकमै प्रेम प्रस्तुतिकरणको अनौठो अनौठो कल्पना शक्ति हाबी भएको होइन अब यस्तो हुन्छ अब जुन एउटा लेखनमा पनि अहिले अब हुइमा आएको छ होइन अब युवा पुस्ताहरू पनि अब लेखनमा आउन चाहनुहुन्छ अब हामी पनि अब एउटा उर्लिने रहर र सँगसँगै एउटा हुन्छ नि हजुर प्रतिभास दुइटै मिश्रण भएर आउँदै गर्दाखेरि अब प्रेम कथा लेखनबाट छिट्टै चर्चा आउने भन्दा पनि अब लेखन लेखक भनेको चाहिँ एउटा कथा भन्ने एउटा माध्यम हो लेखकले कथा भन्नुपर्छ तर कथा सँगसँगै एउटा अलिकति कलात्मकता पनि चाहिन्छ सही हो सही अनि त्यही भएर प्रेम लेख्ने भन्दैमा अब अलिकति अध्ययनशील पनि हुनुपर्छ होइन कसरी चाहिँ आफूले भन्न खोजेको कथालाई चाहिँ कलात्मक रूपले प्रस्तुत गर्ने पाठकहरूलाई चाहिँ अलिकति चित्त बुझाउनु अहिलेको पाठकहरू अब यङ युवा पुस्ताका पाठकहरू भए पनि उनीहरू अलिकति बुझ्ने नै छन् किताबहरू पढ्ने एउटा पठन संस्कृति विकसित भइरहेको छ त्यो हिसाबले गर्दाखेरि अब लक्षित वर्ग भनेको फरक फरक हुन्छ प्रत्येक पुस्तकको होइन अब हामी युवाले लेख्ने युवाको विषयलाई लेख समेटेर लेख्ने भनेको पुस्तक युवा लक्षितै हो तर युवा लक्षित भन्दैमा अरू प्रौढहरूले नपढ्ने भन्ने कुरा पनि आउँदैन किनभने प्रौढहरूले पनि अहिलेको युवा पुस्तालाई बुझ्नुपर्छ र युवालाई बुझेर मात्रै प्रौढ र युवाहरूको बिचमा चाहिँ एउटा संसारको भूमिका हुन्छ त्यो हिसाबले गर्दाखेरि युवा पुस्तालाई लक्षित गरे पनि प्रेम लेखे पनि अलिकति नयाँ लेखकहरू आउँदाखेरि अलिकति बुझेर र अलिकति अध्ययन गरेर चाहिँ आउनुपर्छ भन्ने मलाई लाग्छ पक्कै पनि हो हजुर तपाईँको आगामी उपन्यासले हजुर एउटा दरिलो छाप नेपाली साहित्यमा छोड्न सफल रहोस् हजुर हाम्रो धेरै धेरै शुभकामना हजुर धन्यवाद पाठकहरूले धेरै रुचाउनुहोस् तपाईँको उपन्यास हजुर तपाईँले भनिहाल्नुभयो प्रस्तुतिकरणमा अनि विशेष आफूले दिने जुन मेन कुराउनी छ नि कुराउने भन्छौँ नि हामी हजुर हजुर त्यसमा पनि भर पर्छ होइन अब फेरि यो अलिकति तपाईँलाई मलाई रमाइलो लागेको हजुर यो सामाजिक सञ्जाल चाहिँ तपाईँको पेवै भयो क्या फेरि <laughs> हजुर अब यो च्याट च्याटगलदेखि भाइरल बोइसम्म आउँदा सामाजिक सञ्जालसँगको तपाईँको आत्मीयता अनि लेखनमा हजुर के भएर तपाईँको लेखन चाहिँ अलिक बढी त्यता जोकिराखेको छ अब <laughs> लगन गाँठो पनि नकसिएको ठिटो हजुर मन चञ्चल भएर त्यतै हराइराखेको छ कि थोरै मलाई यो जान्न मन लागिरहेको थियो तपाईँसँग अब जहाँसम्म अब सामाजिक सञ्जालहरूको जुन मेरो कथाहरूमा आउँछ जस्तो च्याडगलदेखि अहिले अब प्रकाशित साप्ताहिकमा प्रकाशित भाइरल भए त्यो पनि अब सा सामाजिक सञ्जालै सञ्जाललाई नै केन्द्र राखेर लेखिया छ त्यो चाहिँ कस्तो भयो भने अलिकति किशोर अवस्था मैले ठ्याक्कै पार गर्दा गर्दै क्लास मैले टुवेल्भ साइन्स पढेँ त्यस पछाडि मैले कम्प्युटर साइन्स लिएँ कम्प्युटर साइन्स लिएपछि अब घरमा कम्प्युटर त्यसमा चाहिँ मैले मोडेम राखेर सायद अब कम कमै सामाजिक सञ्जालको कम प्रयोग हुने बेलामा पनि मैले म सामाजिक सञ्जालमा प्रवेश गरेको थिएँ ए हजुर हजुर त्यो हिसाबले गर्दाखेरि आफ्नो सोच आफूले भएको कुराहरू त्यो सामाजिक सञ्जाल प्रयोग गर्दै गर्दा गर्दाखेरि अनि त्यहाँ आउने चाहिँ समस्या त्यहाँ आउने विकृतिहरू त्यहाँ त्यहाँबाट जोडिने सम्बन्धहरूमा चाहिँ मेरो एउटा लेखक मन चाहिँ त्यसलाई मैले सोच्न थाल्यो त्यो हिसाबले गर्दाखेरि सामाजिक सञ्जालहरूको प्रयोग अब स्वाभाविक पनि हो अब अहिले त सामाजिक सञ्जाल त सबैले प्रयोग गर्नुहुन्छ र लेखनमा पनि अरू लेखकहरू पनि धेरै आउनु भएको छ यो पेवा मात्रै भन्ने कुरा पनि होइन <laughs> हजुर त्यो विषयलाई केन्द्रमा तर अलिकति सुरुवात चाहिँ अब च्याडगलबाट अलिकति छिट्टै चाहिँ तपाईँलाई सम्झना हुन्छ पाठकहरूमा हजुर हजुर अलिकति यो थोरै यस विषयमा मलाई अलिकति अर्को कुरा जोड्नु मन लागेको के हुन्छ भने हजुर तपाईँले अलिकति सञ्जालहरूसँगै रहेर तपाईँले यसरी कथाहरूलाई लेखिरहँदा कुनै कुनै पात्र खोज्ने क्रममा कहिलेकाहीँ थोरै बठ्याइ गरियो थोरै फटाइ <laughs> गरियो अनि कसैलाई प्रयोगमा ल्याउने यस्तो काम हुन्छ कि हुँदैन लेखकबाट <laughs> यो अलिकति बताइदिनु होइन यस्तो हुन्छ नि <laughs> किनभने अब त्यो खासमा अब यस्तो गर्छु भनेर त गरिँदैन हजुर हजुर तर लेखक भएपछि अब कोहीसँग कुराकानी हुने क्रममा चाहिँ अलिकति बढी उसको कुरा चाहिँ हामीले दुहुने भन्छ नि हजुर हजुर त्यो चाहिँ हामीले गर्न सुरु गर्छौँ र कुराकानी बढ्दै गर्दाखेरि अलिकति त्यसको लागि त अब अलिकति आत्मीयता पनि बढ्छ आत्मीयता पनि देखाउनुपर्छ त्यो हिसाबले अब प्रयोग गरेको अब अन्जानमा प्रयोग चाहिँ भइरहेको हुन्छ हजुर किनभने लेखकहरू भनेको जस्तो सामान्य बोलचालको क्रममा पनि उनीहरूले त्यतिखेर चाहिँ व्यक्त नगरे पनि अलिकति उनीहरू चाहिँ बठ्यासी गरिरहेका हुन्छन् त्यो सामाजिक सञ्जालमा पनि अवश्य हुन्छ अझ बढी हुन्छ त्यही भएर त्यो प्रयोग अब जान अन्जान भइरहेको नै हुन्छ यसको रिजल्ट फेरि सकारात्मक नआउला नि <laughs> त्यो हुन्छ कहिलेकाहीँ अब कस्तो हुन्छ भने अब सामाजिक सञ्जालमा अब अब लेखक भएर अब सामाजिक छवि बनिसकेपछि फेरि त्यही हिसाबले अब एउटा लेखकको रूपमा सम्मान गरेर लेखकलाई भन्दा पनि लेखकको कृतिलाई चाहिँ माया गरेर धेरै पाठकहरू चाहिँ अब जोडिनुहुन्छ कुराकानी सुरु हुन्छ र कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने लेखकले अलिकति जान नजान अलिकति भावनात्मक कुरा <laughs> बढी हुन थाल्यो भने त्यो एट्याचमेन्ट चाहिँ अलिकति हाई हुन्छ र फेरि अब कस्तो हुन्छ भने एउटा कोहीसँग बोल्दै गर्दाखेरि अब उसँग पाउनुपर्ने कुरो पाइसकेपछि लेखक अब समय पनि कम हुन्छ अरू अरू पाठकहरूसँग अरू पात्रहरूसँग बोल्नुपर्ने हुन्छ त्यो हिसाबले गर्दाखेरि त्यो ठाउँमा आएर चाहिँ एउटा भावनात्मक भनौँ न त्यो डिट्याचमेन्ट हुँदा चाहिँ अलिकति असर पर्छ त्यो त अवश्य नै च्याट गर्नलाई सम्झिरहेको छु अहिले अहिले तपाईँको यो पछिल्लो समयमा फाटक समक्ष आएको पर्पला हजुर पर्पलाको कभरमा जुन कभर फोटोमा हजुर नायिका सोस्तीमा खड्कालाई देख्न पाइन्छ हजुर थोरै पृथक कन्सेप्टमा तपाईँले त्यो कभर डिजाइन गर्नुभएको छ हजुर कभरमा नायिका राखिएको त मलाई लाग्छ यो पहिले नै होला मलाई त्यति जानकार छैन मैले अरू मोडल मोडलहरूसम्म राख्ने चलन थियो अब राखेको देखेको छैन हजुर यो सोचको बारेमा थोरै बताइदिनुहोस् न म यो सँगसँगै रिलेटेड भएर म तपाईँलाई पछि <laughs> अन्य कुराकानी पनि जोड्नेछु तर मलाई तपाईँको यो सोच बडो नयाँ लाग्यो कि थोरै अब यो खासमा मेरो सोच भन्दा पनि हाम्रो प्रकाशक मेरो किताब छाप्नुभयो बुकिल पब्लिकेसन उहाँको हुनुहुन्छ भूपेन्द्र खड्का हाम्रो गीतकार सञ्चारकर्मी उहाँ यसको प्रकाशक हुनुहुन्छ अनि बुकिलको टिमले नि अब पुस्तक मैले पाण्डुलिपि हस्तान्तरण गरेपछि सम्पूर्ण छपाईको क्रममा उहाँहरूले सबै प्रकाशनको कामहरू गर्नुभयो यही क्रममा उहाँहरूले उहाँहरूको कन्सेप्ट हो यो अब पुस्तकमा यसरी फोटोसुट गरेर गरौँ राखौँ भन्ने कुरा चाहिँ अनि यो हिसाबले गर्दा उहाँले नै एप्रोच गरेर स्वस्तिमा खड्कालाई उहाँको तस्बिरलाई फोटोसुट गरेर उहाँले यसमा प्रयोग गर्नुभएको पुस्तकमा स्वस्तिमा खड्का नै किन त <laughs> सायद अब क्यारेक्टर अलिकति पढ्दै गर्दाखेरि अब प्रकाशकले नि मलाई स्वस्तिमा खड्का सुहाउँदो हजुर हजुर हजुर अनि र एप्रोच गर्न पनि सायद अब केही अलिकति निकटतम हुनुभयो होला उहाँ र अलिकति युवा पुस्तामा अहिले अलिकति त्यो हिसाबले व्यावसायिक एउटा लोभले पनि हुनसक्छ झट्ट तपाईँको उपन्यास पढ्दै गर्दा हजुर परपला स्वस्तिमा खड्का भएको पनि हुनसक्छ है <laughs> भूपेन्द्रजीलाई हजुर अब मैले यहाँ जोड्न खोजेको कुरा चाहिँ के हो भने हिजो आज जसरी यो नेपाली साहित्यमा सङ्ग्रहहरू आइराखेका छन् हजुर त्यति नै यो कभरहरू चाहिँ कपी भएको बाक्लो न्युजहरू किताब यो विमोचन भइसकेपछि हजुर बढी चर्चामा आइराखेको छ यो न्युजहरू बाक्लो रूपमा आइरहेको बेला हजुर तपाईँको यो नयाँपनले यसमा अझ थप केही नयाँपन देला कि थोरै यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ जस्तो अब पुस्तकहरूको कभर आवरण चित्रको जुन अब विवाद अब आइरहेछ विगत केही वर्षदेखि नै अब अलिकति चल्तीका पुस्तकहरूमा पनि अब त्यो चाहिँ जहाँसम्म लाग्छ प्रकाशकले अलिकति आफ्नै क्रिएटिभिटी अब नेपाली पनि नेपालमा पनि अब आर्टिस्टहरू हुनुहुन्छ कलाकारहरू चित्र चित्रकारहरू हुनुहुन्छ होइन उहाँहरूले अब एक सय एक पेन्टिङ पनि गर्न सक्नुहुन्छ फोटोग्राफरहरू पनि हामीसँग एक सय एक हुनुहुन्छ मोडलहरू नायिकाहरू हुनुहुन्छ बरु उहाँहरूलाई चाहिँ प्रयोग गरेर एउटा राम्रो आफ्नै मौलिक चित्र बन बनाउन सकियो भने त्यसलाई आवरण प्रयोग गऱ्यो भने चाहिँ यो विवाद सायद नआउला अलिकति यस्तो कुराले चाहिँ पाठकलाई के हुँदो रहेछ भने जस्तो किताबहरू राम्रो हुन्छ किताबहरू उहाँले मन पराउनुहुन्छ तर त्यही आवरण चाहिँ उहाँले इन्टरनेटमा गुगलमा काहीँ उहाँले जब भेट्टाउनुहुन्छ तब ए नेपाली पुस्तक पनि यसरी चाहिँ चित्र चोर्न थाल्यो त्यो एउटा नेगेटिभ सन्देश चाहिँ जाँदो रहेछ त्यसैले भर्सक आफ्नै एउटा मौलिक चाहे त्यो चित्रकला होस् अथवा फोटो सुट होस् त्यो प्रयोग गरियो भने चाहिँ यो आरोपबाट चाहिँ बच्न सकिन्छ जस्तो मलाई लाग्छ पक्कै पनि हो हजुर मिलनजी अलिकति अब तपाईँ झापा बिर्तामोडको मान्छे हजुर काठमाडौँ बस्नुहुन्छ हजुर मैले धेरैजनाको समस्या चाहिँ के देखिराखेको हुन्छु भने काठमाडौँमा बस्ने विमोचन उत्तै गर्ने किताबको र पछि सङ्ग्रह आइसकेपछि विमोचन भइसकेपछि आफ्नो गृह जिल्ला जाँदा हजुर आफ्नै ठाउँको मान्छेले पनि थाहा पाउनुहुन्न कि उहाँ त हाम्रै जिल्लाको हाम्रै नगरको हाम्रै गाउँको हुनुहुँदो रहेछ भनेर हजुर तपाईँले त समस्या भोग्नु भएको छ कि छैन यस्तो हुन्छ अब जस्तो अलिअलि चिज जस्तो के हुँदो रहेछ भने जस्तो म काठमाडौँ गएको धेरै त भएको छैन म पाँच छ वर्ष भयो हजुर धेरै लामो ग्याप चाहिँ भएको छैन जस्तो म बिचमा पनि आइरहन्छु छ महिना एक वर्ष तिन महिना कहिले आइराखिन्छ अनि <clears throat> त्यो हुँदाखेरि अब परिचित अब सामाजिक सञ्जालबाट परिचित साथीहरूसँग यताउता गफखा भेटभाट भेटघाट भइरहन्छ तर ग्याप चाहिँ कस्तो हुँदो रहेछ भने अलिकति नियमित कार्यक्रमहरू चाहिँ त्यो एटेन्ड नभएपछि नियमित सिर्जना गर्ने नयाँ भाइ बहिनीहरू उहाँहरूले चाहिँ अलिकति नचिन्ने र अलिकति ग्याप भएपछि झापा जस्तो जिल्लाभरिका सर्जकहरूसँग चाहिँ एउटा आत्मीयताको त्यो कमी चाहिँ पाइँदो रहेछ र म चाहिँ अब जस वर्षमा एक दुईचोटि कार्यक्रमहरू एटेन्ड गरेर त्यसलाई म सुधार्ने प्रयास गर्दैछु तपाईँले ठ्याक्कै अब कोही त्यस्तो पाठक भेट्नु भएको छ जो चाहिँ तपाईँ यहीँ बिर्तामणको हुनुहुँदो रहेछ भनेर सरप्राइज हुनुभएको होइन धेरै भेटेको छु जस्तो मेरो पुस्तक पढिसकेपछि अनि कहीँ भेट हुँदाखेरि घर कहाँ भन्दा झापा <laughs> कता भन्दा बिर्तामण जुन अब एकदम नजिकै ए यो स्कुल पढेको भन्दाखेरि ओहो म पनि त्यहीँ म पनि त्यही नजिकै हो भने त्यो अवश्य हुन्छ अब दुरीलाई पनि बिस्तारै कम गर्दै जानुपर्छ हजुर हजुर जसरी सङ्ग्रहले आत्मीयता बढाएको छ ज्यानले पनि आत्मीयता बढाओस् हजुर यही कामना गरौँ हजुर हस् हामी कुराकानीको क्रममा अब लहो लभ अन्त्यतिर पनि आइसकेका छौँ हजुर तपाईँसँग बलाकुसारी हुन पायो र आउँदै गरेको तपाईँको उपन्यासको पनि शुभकामना बाँड्न पाइयो हजुर अन्त्यमा भिजन भेट सुनिरहनु हुने तपाईँका प्रिय पाठकहरूलाई हाम्रा प्रिय श्रोताहरूलाई हजुर के भन्न चाहनुहुन्छ प्रिय पा सम्पूर्ण पाठकहरूलाई मलाई अब पढेर अथवा सुनेर प्रतिक्रिया दिनुहुने सम्पूर्ण पाठकहरूलाई हार्दिक धन्यवाद र यदि तपाईँहरूले अब मेरो प्रकाशित कृतिहरू च्याटगल पर्पला पढ्नुभएको छैन भने पढेर मलाई सामाजिक सञ्जाल मार्फत फलो गरेर तपाईँहरूले प्रतिक्रिया पनि दिन सक्नुहुनेछ र तपाईँहरूकै ऊर्जाले तपाईँहरूकै मायाले र तपाईँहरूको सुझावले यी सबैले मलाई चाहिँ आगामी कृति लेख्नको लागि हौसला दिइरहेको छ र म पहिलेका कृतिहरूभन्दा म आफूमा आफैमा सुधारिएर आउने प्रयास गर्नेछु अझ राम्रो कृति प्रकाशित गर्ने प्रयास गर्नेछु यति भन्न चाहन्छु अनि मदनजीलाई पनि मेरा कुरा राख्ने मौका दिनुभयो यसको लागि हार्दिक धन्यवाद दिन चाहन्छु उहाँ हुनुहुन्थ्यो साहित्यकार युवा साहित्यकार मिलन सङ्ग्रोला तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो श्रोता तपाईँले कार्यक्रम सुन्दै जाँदा सल्लाह सुझाव प्रतिक्रिया दिन मन लाग्यो भने शून्य तेइस पाँच पैँतालिस पाँच सय चौधमा सम्पर्क गर्न सक्नुहुन्छ कार्यक्रम भिजन भेट सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद प्रविधि समिसनका निमित्त कविता श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद मदन भण्डारी आजलाई पनि छोड्छु हस्त श्रोता नमस्कार शुभरात्री